हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ म मदन भण्डारी उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले आज पनि साथ दिइरहनु भएको छ हामी एघार बजीसम्म तपाईँहरू समक्ष रहनेछौँ तपाईँले अहिले हामीलाई पूर्वमा अनि सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा एकानब्बे दशमलव छ मेगा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W radiovision dot com dot NP log on गरेर केही साथ सुनिरहनु भएको छ तपाईँले मोबाइल एप्लिकेशन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि हामीलाई एकै साथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता बाटोमा माग्दै हिँड्नेलाई पनि कर उठाउ सरकार बाटोमा माग्दै हिँड्नेलाई पनि कर उठाउ सरकार खोलामा सित्तै नुहाउनेहरूका बानी छुटाउ सरकार प्रयास गरे अघिकाले पनि तिनलाई पुरै हराएर गरिबलाई छन्छन् गरीब पार्न हिम्मत जुटाउ सरकार यो मुक्तक मुक्तकार सरूभक्तजीको पोखरा उहाँको घर हो वरिष्ठ मुक्तकार सरूभक्तजीका यिनै चुस्किला मुक्त खराबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे आजको यो वसाईमा श्रोता मलाई मुक्तक मण्डप प्राप्त भएको छ लघुतम कविता विशेष अर्धवार्षिक पत्रिका दुई हजार पचहत्तर यो अर्धवार्षिक पत्रिका मलाई डाक्टर मुरारी पराजुलीज्यूले उपलब्ध गराउनु भएको हो यसको प्रधान सम्पादक डाक्टर मुरारी पराजुलीजी हुनुहुन्छ कार्यकारी सम्पादक राजेन्द्र पाण्डे हुनुहुन्छ सम्पादन सहयोगीमा यज्ञ प्रसाद नेउपाने दीपकजी हुनुहुन्छ आजकै व्यवसायमा म यही मुक्तक मण्डपभित्रबाट केही मुक्तक बोल्नेछु र सँगसँगै तपाईँले पठाउनुभएका केही मुक्तक पनि मसँग छन् म ढिला नगरी आजको व्यवसायमा मुक्तक मण्डपबाट मुक्तक बोल्नेछु मैले भनिहालेँ यसको प्रधान सम्पादक डाक्टर मुरारी पराजुली हुनुहुन्छ उहाँले नै यो संग्रह मलाई उपलब्ध गराउनु भएको हो तपाईँलाई आजको व्यवसायमा मुक्तक मण्डपबाट वरिष्ठ मुक्तकारहरूका मिठा मिठा मुक्तक म राख्नेछु रोगी राँगा कटाइन्छन् नेपालमा रोगी राका कटाइन्छन् नेपालमा रोगी कुकुर तपाइन्छन् नेपालमा नेता अशक्त रोगी भएपछि भने प्रधानमन्त्री बनाइन्छन् नेपालमा ओहो यो मुक्तक मुक्तकार राजेन्द्र थापाजीको भक्तपुर उहाँको घर हो वरिष्ठ मुक्तक लेखक राजेन्द्र थापाजीका मुक्तकरपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मुक्तकार ज्ञान वाकर पौडेलजीको प्रेम गीत गुनगुनाउन नखोजेको कहाँ हो र प्रेम गीत गुनगुनाउन नखोजेको कहाँ हो र कहिलेकाहीँ मुस्कुराउन नखोजेको कहाँ हो र यो दुनियाँ साह्रै जालिम भइदियो र पो नत्र तिमीलाई आफ्नो बनाउन नखोजेको कहाँ हो र अग्रज मुक्तक लेखक वरिष्ठ मुक्तकार ज्ञानुवाकार पौडेलजीको मुक्तक मैले लिएँ अर्को मुक्तक मसँग छ मुक्तकार उषा शेरचन्दजीको कति कति रहरहरू फाटेर जान्छन् यत्तिकै कति कति रहरहरू फाटेर जान्छन् यत्तिकै कति कति सपनाहरू हारेर जान्छन् यत्तिकै जीवन भन्नु पनि हजुर बग्दै जानु रहेछ कि त कति कति चाहनाहरू बगेर जान्छन् यत्तिकै उषा शेरचन्दजी काठमाडौँ उहाँको घर हो म मुक्तक मण्डपबाट मुक्तक लिइरहेको छु मुक्तक मण्डप लघुतम कविता विशेष अर्धवार्षिक पत्रिका जुन मलाई डाक्टर मुरारी पराजुलीज्यूले उपलब्ध गराउनु भएको हो उहाँको घर मणिग्राम बुटवल हो अबको क्रममा म मुरारी पराजुलीज्यूलाई तपाईँहरू समक्ष जोड्दैछु ठाउँमै चाप्लुसी गर्ने भक्ति कस्तो हो तपाईँको ठाउँमै चाप्लुसी गर्ने भक्ति कस्तो हो तपाईँको छेक्नेलाई पेलिहाल्ने शक्ति कस्तो हो तपाईँको जसरी पनि जित्नै पर्ने तपाईँले अनि माथि पर्नै पर्ने पद र सत्ताको नाङ्गो आसक्ति कस्तो हो तपाईँको मुरारी पराजुलीजी उहाँको मुक्तक मैले लिएँ अर्को मुक्तक मसँग छ मुक्तकार रुद्र ग्यावालीजीको मेरो शेषपछि सत्ता बाँडेर चलाउनुहोला मेरो शेषपछि सत्ता बाँडेर चलाउनुहोला गाँचा रोपेर भाषणमा मेवा फलाउनुहोला अन्तिम इच्छा सुनाउँदै भन्नुभयो नेताज्यूले आर्यघाटमा पनि मलाई कुर्सीमै चलाउनुहोला ओहो यो व्यङ्ग्य मुक्तकमा कडा व्यङ्ग्य मुक्तकार रुद्र ग्यावालीजीको हवा उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार लोकेन्द्र डहरेजीको गाई मारेर गधानी पोस्ने आउँदो रहेछ गाई मारेर गधानी पोस्ने आउँदो रहेछ निमुखाकै पानी खोस्ने आउँदो रहेछ आखिर जुन जन्तु आए पनि त्यो ठुलो घरमा उही झुपडीमै डडेल्लो जोस्ने आउँदो रहेछ मुक्त गीतकार लोकेन्द्र डहरे सिन्धुली उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुनौ मसँग मुक्तकार विवश पोखरेलजीको मुक्तक रहेको छ विराटनगर उहाँको घर हो मुक्तकार विवश पोखरेलजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता नरिसाउनु साँच्चै नै तिमी रिसाएको सुहाउँदैन नरिसाउनु साँच्चै नै तिमी रिसाएको सुहाउँदैन मलाई राख्ने आँखामा आँसु मिसाएको सुहाउँदैन मान्छे हो गल्ती त जहिले जोबाट पनि हुन सक्छ जापो यति कुरामा मन चिसाएको सुहाउँदैन जिन्दगी हाम्रो बगेको खोला फेरि है भेटा होला नहोला आजको दिन रिसाने किन lại phát câu nao गीतकार विवास पोखरेलजीको घर विराटनगर अनि उहाँकै मुक्तकसँग यो मिठो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्स तपाईँ सुनिरहनु भएको छ म मुक्तक मण्डपबाट आज मुक्तक बोलिरहेको छु जुन रूपन्देहीबाट सम्पूर्ण प्रिय मुक्तक मनहरूप्रति समर्पित गरेर आएको लघुतम कविता विशेष अर्धवार्षिक पत्रिकामा समावेश गरिएको मुक्तक आजको यो वसाइमा म राखिरहेको छु जुन पत्रिका मलाई अर्धवार्षिक पत्रिका डाक्टर मुरारी पराजुलीज्यूले उपलब्ध गराउनु भएको हो आजको यो वसाइमा म यही लघुतम कविता विशेष अर्धवार्षिक पत्रिकामा समावेश भएका मुक्तक बोलिरहेको छु लिइरहेको छु वरिष्ठ वरिष्ठ मुक्तकारहरूलाई कार्यक्रममा जोडिरहेको छु उरुपर बनाउँछु बन्जर हुन दिन्न यो माटोलाई उरुपर बनाउँछु बन्जर हुन दिन्न यो माटोलाई बैरी आई टेक्न खोजे छुन दिन्न यो माटोलाई जन्मे यही मर्छु यहीँ यही माटोलाई हँसाउँछु रुनु परे रुन्छु आफै रुन दिन्न यो माटोलाई आहा प्रकाश बस्नेत गफाडीजीको यो मुक्तक श्रोता आलापोट काठमाडौँ उहाँको घर हो प्रकाश बस्नेत गफाडीजीका मुक्त करपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ कल्पना काफ्लेजीको बगर थियो जिन्दगी थोरै रस चुसाइदिए बगर थियो जिन्दगी थोरै रस चुसाइदिए कुवा थिए शीतल नदी भएरै सुसाइदिए तिमी मलाई यस्तो ठान स्वतन्त्र छौ म ढुङ्गो हुर पनि अपवाद बनेरै टुसाइदिए ओहो निकै मिठो मुक्तक मुक्तकार कल्पना काफ्लेजीको धनकुटा उहाँको घर हो रिचा लुइटेलजीको श्रोता अर्को एउटा मुक्तक मसँग छ नेपालगञ्ज उहाँको घर हो प्रेमको उत्सर्गमा प्रेम हुँदैन र जोवन मागिन्छ प्रेमको उत्सर्गमा प्रेम हुँदैन र जोवन मागिन्छ बुढ्यौली लाग्छ अनि मात्र त बचपन मागिन्छ अभावको शीतनले भोक चबाउन थालेपछि सम्बन्धमा पैमानी र विखण्डन मागिन्छ मुक्तकार रिचाल इटेलजीको यो मिठो मुक्तक अर्को मुक्तक छ मसँग श्रोता मुक्तकार नगेन्द्र नेउपानेजीको हो सबैले भन्दैछन् उतैतिर छोडियो हो सबैले भन्दैछन् उतैतिर छोडियो मुटुभित्र चल्ने धड्कन उतैतिर छोडियो कमाउन गएको बिचरा थियो परदेशीको लास आयो तर जीवन उतैतिर छोडियो ओहो निकै मार्मिक मुक्तक मुक्तकार नगेन्द्र नेउपानेजीको गौरादह छापा उहाँको घर हो अर्को मुक्तकमा कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ दिनेश धामेजीको गरिरहेछ मनले बहस कसो नआउला गरिरहेछ मनले बहस कसो नआउला जसको बदलामा जस कसो नआउला दुःखमा पर्दा सबैलाई सहयोग गरौँ साथी सय दिना पचास वापस कसो नआउला ओहो यो कच्छपको मुक्तक दिनेश तामेजीको केदार सिंह गाउँपालिका जसुडा बझाङ उहाँको घर हो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ विष्णु कार्कीजीको अर्जुनधारा झापा उहाँको घर हो अबको क्रममा मुक्तकार विष्णु कार्कीजीका मुक्त अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता शिर मेरो सगरमाथा घरको धुरी जस्तै लाग्छ शिर मेरो सगरमाथा घरको धुरी जस्तै लाग्छ मोहित पार्ने सुरम्य थुन त्यो बाँसुरी जस्तै लाग्छ चार जात छत्तिसपण फुल फुलबारी हो हाम्रो देश परम सुन्दर स्वर्गपुरी जस्तै लाग्छ मलाई राम्रो लाग्छ मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ लहरा पहरा छहराको लहरा पहरा लहरा लहरा छोराको con मुक्तकार विष्णु कार्कीजीको मुक्तक मुक्तकसँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा सुन्नुभयो आजको यो बसाइमा म श्रोता मुक्तक मण्डपबाट मुक्तक लिइरहेको छु आज मलाई मुक्तक मण्डप लघुतम कविता विशेष अर्धवार्षिक पत्रिका प्राप्त भएको छ यही समेटिएका चतुष्पदीय मुक्त खरबहरू म जोडिरहेको छु भए सबै कुरा बन्दकी राखेर भएफरका सबै कुरा बन्दकी राखेर आमाका सपना अधुरा बन्दकी राखेर ऊ बाकसमा फर्कियो जो गएको थियो पत्नीको सिन्दुर र छुरा बन्दकी राखेर निकै मार्मिक मुक्तक मुक्तकार अनिता दाहालजीको पोखरा उहाँको घर हो निकै मनसुने मुक्तक मैले उहाँको लिएँ कार्यक्रममा अर्को मुक्तक छ मसँग अनुप खतिवटा जिज्ञासुसीको चौतर्फी विकास गर्नलाई मन हुनुपर्छ चौतर्फी विकास गर्नलाई मन हुनुपर्छ आफ्नो ठाउँमा नलजाउने तन हुनुपर्छ नारी पुरुष सबै मिलौँ नझुक्ने कहीँ पनि सुन्दर समृद्ध नेपालीको जीवन हुनुपर्छ हो नि यो निकै मिठो मुक्तक अनुप जिज्ञा सुजीको मोनाबारी गाउँ विश्वनाथ असमुहाको घर हो अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार सुनिता सुदालीजीको सामी र माया खोथुली सास उस्तै छ सामिप्य र माया खोथुली सास उस्तै छ अस्ति हिजो र आज पनि मेरो माझ उस्तै छ फेरि यो तिम्रो प्रवृत्ति र हेर्ने नजर अचेल तिमीप्रतिको मेरो प्यार र पाछा भाच उस्तै छ सुनिता सुन्दालीजी बुटवल उहाँको घर हो अर्को मुक्तक मसँग छ मुक्तकार युवराज लामिसानी प्रदीपजीको हट्ने भए भ्रष्टाचारी देश कस्तो बन्थ्यो होला हट्ने भए भ्रष्टाचारी देश कस्तो कस्तो भन्थ्यो होला घट्ने भए बेरोजगारी देश कस्तो भन्थ्यो होला निजी क्षेत्र जस्तै सरकारी क्षेत्रहरूमा पनि खट्ने भए कर्मचारी देश कस्तो भन्थ्यो होला यो मुक्तक मुक्तकार युवराज लामिसाने प्रदीपजीको देवदह रूपन्दे उहाँको घर हो मुक्तक उहाँ निकै कडा लेख्नुहुन्छ अर्को मुक्तक मसँग छ मुक्तकार स्वतन्त्र नेपालजीको उहाँको पनि घर देवतहरू पनि त्यही हो अनि स्वतन्त्र नेपालजी पनि बडो दमदार मुक्तक लेख्नुहुन्छ न आमाले पाइन् न सन्तानले पायो न आमाले पाइन् न सन्तानले पायो न प्रविधिले पायो न विज्ञानले पायो अस्पतालमा श्रीमतीले बच्चा जन्माइन् बधाई कार्यालयमा श्रीमानले पायो ओहो यो मुक्तक स्वतन्त्र नेपालजीको मैले भने नि स्वतन्त्र नेपालजी पनि बडो दमदार मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता निर्दोष डेभिडजीको हर रात मेरा सपनाहरू रोइदिँदा हर रात मेरा सपनाहरू रोइदिँदा सारा जिन्दगी आँसुले धोइदिँदा व्यर्थै दुख्ने गर्छन् घाउका पाप्राहरू अनयास तिमीले नै छोइदिँदा ओहो निर्दोष डेभिडजी टिकापुरे कैलालीका मुक्तकार अर्को मुक्तक छ मसँग श्रोता भीम राणा भाडजीको भीम राणा भाडजीको घर पोखरा हो नेता कर्तव्यबाट मुडिएका छन् नेता कर्तव्यबाट मुडिएका छन् जनता बग्न आशामा कुडिएका छन् खोइ कसरी गरौँ र विश्वास हजुर फुलहरू कोपिलामै चुडिएका छन् भीमरानावाडजीको यो मुक्तक अर्को मुक्तक छ मसँग अहिलेलाई रमेश चन्द्र घिम्रेजीको मान्छे जङ्गली भएपछि बाघको गुण मान्छेमा सरेको छ मान्छे जङ्गली भएपछि बाघको गुण मान्छेमा सरेको छ बाहिर शान्ति चाहियो तर भित्र अशान्तिले डेरा गरेको छ आकाशमा परेवा उडाएर के शान्ति खोज्नु र खै जबकि त्यही परेवा माथि नै बाँसको पहिलो झम्टा परेको छ रमेश चन्द्र घिम्रेजी बोर्लेटार लमजुङका मुक्तकार मिठो मुक्तक लेख्नुहुने मुक्तकार अर्को मुक्तक मसँग छ मिर्मिसा पराजुलीजीको पोखरा बाह्र उहाँको घर हो अबको क्रममा मुक्तकार मिर्मिसा पराजुलीजीका मुक्तकरापरसँगै अर्को एउटा मिठो गीत तपाईँलाई श्रोता बने जस्तो हुन तकदिर फरक यति हो भने जस्तो हुन्न तकदिर फरक यति हो कता चुकाउँ लाग्छ शिर फरक यति हो जान त हामी सबै मन दुखेपछि जान्छौँ कोही भट्टी कोही मन्दिर फरक यति हो पिउने बानी लाए पछि सजिलो Lulu. सजिलो पिउने बानी लाएपछि जिउन सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो संविधानमा कार्यक्रम पुस्तकमाला ल्याउनु भएको छ मदन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल निष्ठुरीलाई माया गरे मुटु धुजा धुजा भयो निष्ठुरीलाई धुजा धुजा भयो निष्ठुरीलाई माया गरे मुटु धुजा धुजा भयो निष्ठुरीलाई माया गरे मुटु धुजा धुजा भयो धुजा धुजा मुटु पनि सिउन सजिलो हो धुजा धुजा मुटु पनि सिउन सजिलो हो पिउने पानीलाई पछि जिउन सजिलो हो जिउने बानी पछि जिउन सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो हो विकल्प नै छैन अब तिमी बिना पिउनु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 जुन रूपन्देहीबाट प्रकाशनमा आएको लघुत्तम कविता विशेष अर्धवार्षिक पत्रिका हो अनि यहाँभित्र समावेश भएका मुक्त खरबहरू आजको वसाइमा म लिइरहेको छु मलाई यो उपलब्ध गराउनु भएको हो वरिष्ठ मुक्तकार डाक्टर मुरारी पराजुलेजीले मेरो आँगनमा फुल बिछाउँछु भन्थ्यौ खै मेरो आँगनमा फुल बिछाउँछु भन्थ्यौ खै स्वागतमा मेरो सुवास फिजाउँछु भन्थ्यौ खै नसक्ने कुरा नगर्नु नि जहिले पनि तिमी पोल्टामा मेरो तारा खसाउँछु भन्थ्यौ खै अनि यसरी यो पत्याउनै नसकिने गर्नै नसकिने आश्वासन किन दिनु भनेर मुक्तकार त्रिपुरा पौडेल रेग्मीजीले यसरी मुक्तकमा बाण प्रहार गर्नुभयो काठमाडौँ उहाँको घर हो अर्को मुक्तक मसँग छ मैले यो मुक्तक पनि मुक्तक मण्डपभित्रबाट नै लिएँ अर्को मुक्तक म लिँदैछु मुक्तकार सीता काफ्लेजीको उहाँको घर भैरहवा हो सिन्दुर छरेर मात्र सम्बन्ध कहाँ कोरिन्छ र सिन्दुर छरेर मात्र सम्बन्ध कहाँ कोरिन्छ र मोहनी मन्त्रले मात्र सम्बन्ध कहाँ चोरिन्छ र आपसमा प्रगाढ प्रेम बलियो विश्वास नभई कसैले साथ माग्दैमा सम्बन्ध कहाँ चोरिन्छ र यो मुक्तक मुक्तकार सीता काफ्लेजीको भैरहवा उहाँको घर हो आजलाई भने मुक्तक मण्डपभित्रबाट मुक्तक बोल्ने यो क्रम यति मात्रै श्रोता मुक्तक मण्डप जुन लघुत्तम कविता विशेष अर्धवार्षिक पत्रिका यहीँभित्र समावेश गरिएका मुक्त करपहरू आजको व्यवसायमा मैले प्रस्तुत गरेँ जुन मलाई डाक्टर मुरारी पराजुलीज्यूले उपलब्ध गराउनु भएको थियो तपाईँले मुक्तक मण्डप पढ्ने इच्छा व्यक्त गर्नुभयो भने मदन भण्डारी मलाई सम्पर्क गर्न सक्नुहुन्छ यदि पूर्वमा हुनुहुन्छ भने यदि हाम्रो प्रसारण क्षेत्र या रेडियो आसपास हुनुहुन्न भने तपाईँले मुक्तक मण्डप अर्धवार्षिक शब्द सिर्जना कुञ्ज शब्द पथ तिलोत्तमा आठ मणिग्राम चार रूपन्देहीमा सम्पर्क गर्न सक्नुहुन्छ सम्पर्कको लागि फोन नम्बर रहेको छ अन्ठानब्बे सडचालिस शून्य तेइस पाँच तिस अन्ठानब्बे सडचालिस शून्य तेइस पाँच तिस यही नम्बरमा पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ धेरै धेरै धन्यवाद डाक्टर मुरारी पराजुलीज्यूलाई यो मायाको लागि धेरै धेरै बधाई धेरै धेरै शुभकामना आगामी दिनहरूमा पनि यस्तै मिठो मिठो कोसेली तपाईँ हामीलाई पठाउँदै गर्नुहोला हामी श्रोताहरू समक्ष बाँड्दै गर्छौँ तपाईँहरूले यस्तै यस्तै मिठो भेट नेपाली साहित्यलाई दिँदै रहनुहोला तपाईँहरू सम्पूर्णलाई विशेष त डाक्टर मुरारी पराजुलीज्यू र सम्पूर्ण शारदीय अनुष्ठानलाई हार्दिक बधाई हार्दिक धन्यवाद हार्दिक शुभकामना आउ पनि श्रोता ढिला नगरी म केही मुक्तक तपाईँहरूले हामीलाई पठाउनु भएको लिन्छु मसँग मुक्तक रहेको छ अहिलेलाई भने मुक्तकार लक्ष्मी स्मृतिजीको सबै हुन्छन् ईर्ष्या गर्ने श्वास चलुन्जेल सबै हुन्छन् ईर्ष्या गर्ने श्वास चलुन्जेल केही पल झमघट हुन्छ लास चलुन्जेल बाँचुन्जेल कोही बोल्दैन केही गर्यो यसले मरेपछि तारिफ हुन्छ घोक्रु गलुन्जेल यो जुन हामी भित्रको एउटा तितो यथार्थलाई मुक्तकार लक्ष्मी स्मृतिजीले विराटनगरबाट यसरी उठाउनुभयो गर्नु छ भने तारिफ खोलेर गर्नु छ सम्मान भनी खुलेर जीवित रहँदै गरौँ ताकि तपाईँले प्रशंसा गरेको तपाईँले माया गरेको मान्छेले तपाईँले दिनुभएको सम्मानले तपाईँले दिनुभएको प्रशंसाले उसमा आउने खुसी उसमा थपिने ऊर्जा उसमा थपिने जोस सागरले तपाईँलाई पनि पुलकित बनाओस् अर्को मुक्तक म लिन्छु कार्यक्रममा मसँग मुक्तक छ श्रोता प्रजित कुँवरजीको नदी नाला बेचेर देशको पानी रमाइरहन्छ नदी नाला बेचेर देशको पानी रमाइरहन्छ दुनियाँलाई देखाएर जवानी रमाइरहन्छ उपचार नपाएर यता बस्ती रोइरहेको छ उता मोजमस्तीमा राजधानी रमाइरहन्छ मुक्तकको धर्म व्यङ्ग्य अनि यो व्यङ्ग्य प्रजित कुँवरजीको बानपा चौध बायाँ खोला सिक्रे सिङ्जा उहाँको घर हो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता सुनिल राणा बिरहीजीको यति कुरा बुझेर खास नखेल्नुहोला यति कुरा बुझेर खास नखेल्नुहोला बनाइदिन्छ उठी बास नखेल्नुहोला बसी बसी धन कमाउने सपना सजाएर ए मित्र यो जुवा तास नखेल्नुहोला सन्देश मुक्तकमा सुनिल राणा बिरैजीको वनगाड सल्यान उहाँको घर हो हाल मरूभूमि कतारबाट भनेर उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ भने श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ जय किशन अधिकारीजीको मुक्तक मसँग रहेको छ देवद सात रूपन्देही उहाँको घर हो अबको क्रममा जय किशन अधिकारीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता आँसु बिर्सिएर हाँसो सङ्गाल्नु सधैँ सधैँ आँसु बिर्सिएर हाँसो सङ्गाल्नु सधैँ सधैँ बैगुन गर्नेलाई घुमले पगाल्नु सधैँ सधैँ दुःख निवारणका उपायहरू चाहिएमा बुद्धको अष्टाङ्ग मार्ग अङ्गाल्नु सधैँ सधैँ बुद्धका शान्ति मेरो यो मुक्तक मुक्तकार जय किशन अधिकारीजीको उहाँको मुक्तक सँगसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तक मालामा आजलाई पनि श्रोता मुक्तक मालामा मुक्तक जोड्ने यो सिलसिला यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया प्रतिक्रिया पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद प्रविधि समीक्षणका निमित्त कविता श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै मदन भण्डारी आजलाई पनि छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् नमस्कार शुभरात्री